com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो Swayambhu party palace Thank you नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा संविधान सभा निर्वाचन सम्बन्धी अध्यादेशको मस्यौदामा रहेका विवाद र मिति घोषणाका लागि सहमति जुटाउन सर्वदलीय बैठक बसिरहेको छ सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा निर्वाचन अध्यादेशका केही विवादित बुदा मुद्दामा छलफल गरी अध्यादेशलाई पूर्ण रूप दिने विषयमा छलफल भइरहेको हो बैठक राष्ट्रिय योजना आयोगको सभाकक्षमा जारी छ दलहरूबीच समानुपातिक तर्फको थ्रेस होल्ड फौजदारी अभियोगमा सजाय काटेको छ वर्षपछि उम्मेद्वार बन्न पाउने तथा उम्मेद्वारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विषयमा विवाद छ बैठकमा विवादित विषयलाई टुङ्गो लगाई निर्वाचन अध्यादेश तयारी गरिने सूचना तथा संचार मन्त्री माधव पौडेले जानकारी दिनुभयो यस्तै निर्वाचनको मिति आन्दोलन र दलहरूसँगको वार्ताका विषय विषयमा पनि छलफल भइरहेको बताइएको छ सरकारले सबै दलहरूलाई डाके पनि सरकार विरोधी आन्दोलनमा गर्दै आएका नेकपा माओवादी नेतृत्वको तेत्तिस दलले भने बैठक बहिष्कार गरेका छन् उनीहरूले निर्वाचनको विषयमा असहमति जनाउँदै सरकारसँग वार्ता पनि नगर्ने निर्णय गरेका हुन् नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ पार्टी कार्यालय बल्खोमा बस्ने बैठक अहिले केही बेरमा शुरू हुँदैछ अस्तिदेखि शुरू भएको बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो त्यस्तै विभिन्न आयोगहरूबाट प्रस्तुत भएको प्रतिवेदनमाथि पनि बाँकी छलफल हुने उहाँले बताउनुभयो अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट शुरू हुने चुनावी अभियान चुनावमा अन्य दलसँग गर्ने सहकार्य तालमेल र पार्टीको आन्तरिक रणनीति लगायत से उल्लेख गरिएको छ लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाइएको विरोधमा उत्रिएका विद्यार्थी संगठन तथा नागरिक समाजका अगुवाहरूले आज पनि विरोधको कार्यक्रम जारी राख्ने भएका छन् कार्कीको नियुक्तिको विरोधमा विभिन्न तेह्र विद्यार्थी संगठनहरूले राजधानीमा आज दिउँसो सिट्ठी जुलुस निकाल्दैछन् दिउँसो तीन बजे बाल्मिकी क्याम्पस अगाडिबाट शुरू गरिने सिट्ठी जुलुस पुतली सड़क बजार हुँदै रत्नपार पुगेर टुङ्ग्याने निविसंघका प्रवक्ता युपी लामिसानेले जानकारी दिनुभयो यस्तै नागरिक समाजका अगुवाहरूले पनि आज धरना दिँदैछन् दिउँसो चार बजे संयुक्त लोकता लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वकर्ता पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको ललितपुर स्थित कार्यालय अगाडि धरना दिने कार्यक्रम रहेको नागरिक समाजका अगुवा चरण परसाईले जानकारी दिनुभयो अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्न मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले ध्यान आकर्षण गराएको छ छुट्टै शौचालय र कपडा फेर्न कोठा नहुँदा महिला प्रहरीलाई समस्या भएको ठहर गर्दै वाचले सरकारको ध्यान आकर्षण गराएको हो पुरुष प्रहरी र महिला प्रहरी एउटै शौचालय प्रयोग गर्दा यौन दुर्व्यवहारका घटना हुने गरेको वाचले जनाएको छ कतिपय शौचालयका ढोका सुरक्षित नहुँदा महिला प्रहरीले थप समस्या झेल्नु परेकाले उनीहरूका लागि छुट्टै शौचालय उपलब्ध गराउनु कार्यमा संस्थाले जोड दिएको छ प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टै शौचालय बनाउन काबुल प्रहरी प्रमुखले निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ तर यसअघि पनि छुट्टै शौचालयको व्यवस्था गर्ने बताइए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन अफगानिस्तानमा झण्डै पन्ध्र महिला प्रहरी छन् त्यहाँको गृह मन्त्रालयले आउँदो वर्षसम्ममा महिला प्रहरीको संख्या बढाएर पाँच हजारसम्म पुर्याउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेयर बीच प्रतिस्पर्धा हुँदैछ फिरोज शाह कोटला दिल्लीमा बेलुका सभा आठ बजेपछि हुने खेलमा चौथो स्थानमा रहेको बेङ्गलोर र आठौँ स्थानमा रहेको दिल्ली भिड्न लागेका हुन् बेङ्गलोरले बाह्र खेलमा सातमा जित हात पार्दै चौध अङ्क जोडेको छ भने दिल्लीले तीनवटा मात्र खेल जितेको छ चेन्नई बीस अङ्कको साथ पहिलो तथा अठार अङ्क रहेको राजस्थान दोस्रो र सोह्र अङ्क जोडेको मुम्बई तेस्रो तेस्रो स्थानमा छ यसअघि गैराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पुणे वारियर्सलाई छयालिस रनले पराजित गरेको छ हौस् त बिहान एघार बजीको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार